ल्याउने रहर मलाई राम्री मिले कान्छी ल्याउने रहर मलाई राम्री मिले अन्त नजार किन ल्या भन्दिन घर किले कहाँ जाउँ कहाँ जाउँ भैरानी एउटी माया बुटल अर्की तानौ खैरेनी कहाँ जाउँ कहाँ जाउँ भैरनी एउटी माया गुल्मी अर्की बुटल खैरेनी कहाँ जाउँ कहाँ जाउँ भैरनी एउटी माया बुटल अर्की गुल्मी खैरेनी यो नि कहाँ जाउँ कहाँ जाउँ भइरहे अलीले हेलो डार्लिङ भनी हिजो एउटी नकलीले हेलो डार्लिङ भनी चिया पैसालाई मै खाइदिए छैन मनी कामी ज्यानलाई भैसा छ जो देखे निरम्रै यो मन चञ्चल भएको छ ज्यानलाई बैसलाको छ जो देखे निरम यो मन चञ्चल भएको छ ज्यानलाई बैसलाएको छ जो देखे निरम्रै यो मन चञ्चल भएको छ ज्यानलाई बैसलाएको छ जो देखे निरम्रै यो मन चञ्चल भएको छ ज्यानलाई बैसलाको छ जो देखे निरम मन चञ्चल भएको छ जेललाई बैसलाको छ भेट भएको थियो भनिए तै आजै भेट भएको थियो भनिए तै अर्कै होला भनेको त खान्छी भगवान् कसम जप्छु सधैँ हरेर कसलाई विश्वास गर्नु यता जाम कि उता जाम जु सधैँ हरेर कसलाई विश्वास गर्नु यता जाम कि उता जाम जु सधैँ हरेर कसलाई विश्वास गर्नु यता जाम कि उता जाम जान्छु सधैँ हरेर कसलाई विश्वास गर्नु यता जाम कि उता जाम जान्छु सधैँ हरेर कसलाई विश्वास गर्नु त्यता जाम कि उता जाम जप्छु सालाई हरेर